This is New Release. Here on simply the best station of our nation, Kantipur FM 96.1. turn it up, people, because it's time to start a brand new Friday, and I'm sure you're gonna have a rocking one. Well, yes, good morning to everyone out there. New release is a show. Hazur Harik Sukubar Bihani Sang Sangai, your calculator Haiku Mazma Onegada. So, this is me, your friend, your regular host of the show, Raymond, back again here in the studio of Radio Kandipur, Radio Rastrako, station of the nation. The Baiku Harpal Kosati, just to Hara Sadi Negada, so, Ustagan Das Hatha, then Kunipani Samima, and that's why I'm here to give you company this early morning रमाइलो रमाइलो गीतहरू तपाईँको लागि म uh, सुनाउनेछु यो होल एक घन्टा तपाईँलाई थाहा छ कार्यक्रम न्यु रिलिजमा के हुन्छ भनेर यस I'm about to release some new songs if you know new what's new on music scene well keep tuning till eleven हरेक शुक्रबार ठिक दस बजे कान्तिपुर डाइरेपछि एघार बजीसम्म तपाईँहरूलाई साथीको लागि हाजिर हुने गर्दछु भने आज मसँग थुप्रै नयाँ नयाँ गीतहरू तपाईँलाई सुनाउनको लागि so do keep tuning right र हामीसँग हाम्रो सेगमेन्ट पनि रहेको छ न्यू अराइभल र यस सेगमेन्ट न्यू अराइभलमा आज हामीले कसलाई गइरहेका छौँ if you want know that do keep tuning for that as well अला भने चाहिँ मुभिङ हेड आजको हाम्रो कार्यक्रम सुरुवात गर्न गइरहेको छौँ with this song song is by new artist name Utsav Nepal हजुर गीतमा शब्द रहेको छ दुर्गालाल श्रेष्ठको भने सङ्गीत रहेको छ न्यू बज्राचार्यको एन्ड हियर उत्सव नेपाल सिङ द सङ तिमी टाढा सो इन्जोय बिबो त्यसैले म पाइरहेछु तिमी टाढा छौ त्यसैले म पाइरहेछु नजिक छौ यति नजिक म आफै त्यसैले म पाइरहेछु नजिक छौ यति नजिक म आफै हराइरहेछु that was Nepal Nepal up up today's show. New release is a show name, and that was Utsav Nepal singing the song Timi Chara, radio राष्ट्रको रेडियो कान्तिपुरमा तपाईँहरू कार्यक्रम वेल यो हो न्यु अघि नै आजको हाम्रो कार्यक्रम lose of to till to start आजको हाम्रो कार्यक्रम अगाडि बढाउँदैछु वेल फर्स्ट न्यु रिलिजबाट र फर्स्ट म गर्न छु एकदमै popular band. Well, they are back again with a new song and they are planning to take out an album pretty soon. Um, album ko naam chala Baraz. The band ko naam rahe DX and yes, here they are with a song called Simana. So enjoy. रचेको हो काला पानी मिचेको हो कि बेचेको हो टनकु र काला पानी मिचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो मूर्खाले लडेन काला पानी नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधैँ छिमे तिनको शत्रु भए त्यसलाई चिन्दै मास्नु पर्छ सिमानाका किल्लाहरू तिनै पछि किन सक्छ हाम्रै बिचमा शत्रु भए त्यसलाई चिन्दै मास्नु पर्छ सीमा रहेको हामी किल्लर होइन बिसा गोर्खा चढे नाला पानी अब हामी लड्छौँ काला पानी नत्र हामी बाँच्नु नै ठिक्का हुन्छ सधैँ छिमे ठिकको सक्यो सीमा बेच्दै खाइसक्यो सुस्ता जाउँ रगत बगाउनले बेला आइसक्यो पर्छ अब हामी सबैले जो जो हिँड्छन् सधैँ पुगी चढी सपना मात्रै पार्दै हिँड्ने हजुर ठुला बैरी कति हुन् बढी पुर्खा लडेन to sa većime, kick www.radiokantipur.com. Online radio, updated news, entertainment news, global connection, request a song, photo gallery, and a lot more. All you need is just a click away. www.radiokantipur.com, our official website. Do follow us on Facebook, Radio Kantipur, Radio Rashtrako. जाडोको मौसममा रातिको पार्टी के लगाएर जाने भोलि पोहोर साल तिम्रो बाबाले ल्याइदिनु भएको स्वेटर लगाउन छोरी कति राम्रो छ उनीको लुगा एक वर्षपछि पुरानो भइहाल्छ नि मम्मी व्हिल लेमन फ्रेसले धोएपछि उनीको लुगा सधैँ सफा अनि नयाँ जस्तै रहन्छ साबुनले घोटेर धोएको जस्तो होइन छोरी उनका लुगालाई साबुन घोटेर सफा गर्दा कपडा छिट्टै खराब हुन्छ र पुरानो देखिन्छ त्यसैले प्रयोग गर्नुहोस् व्हिल लेमन फ्रेस लुगा धुने पाउडर व्हिल लेमन फ्रेस लुगालाई माया मैलोको सफाया हट प्रॉपर्टी यो महिना रेडियो कान्तिपुरमा संगीतकार शान्तिराम राई नमस्कार म शान्तिराम राई रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो माघ महिनाभरि हट प्रपर्टी रहनेछु साढे दुई दशक लामो मेरो सांगीतिक यात्राको क्रममा यसपटक मेरो एकल संगीतमा बिसौँ एकल एल्बम सुकृत बजारमा ल्याएको छु र यो एल्बमको गायिका अन्जु पन्तको सुर तथा गीतकार कमल खनालको शब्दमा रहेको म हारे बोलको गीत यहाँहरूले यो महिनाभरि मात्र रेडियो कान्तिपुरमा सुन्न सक्नुहुनेछ तथा मेरो सांगीतिक यात्राको बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया रेडियो कान्तिपुर डट कम लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला तिमीलाई हेर न किनमेल गर्दा दुई रुपियाँ पनि छोड्दिन साडी चाहिँ सधैँ नयाँ लक्ष्मणजीका छिमेकीलाई थाहै छैन उहाँ कति स्मार्ट हुनुहुन्छ उहाँले सधैँ विल ओकेले लुगा धुनुहुन्छ त्यसैले त झुकिन्छन् नयाँ लुगा भनेर विल ओकेले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन यसले कोमलतापूर्वक मैलो हटाई कपडालाई वर्षौसम्म नयाँ जस्तै राख्छ पैसाको मूल्य बुझेकी छु मलाई थाहा छ विल ओके किन्नुमै छ बुद्धिमानी Whether you're in your car 96.1 Kantipur FM. Fresh songs. This is new release. Here on simply the best station of our nation, Kantipur FM 96.1. Yup, station of the nation, Radio Kantipur, Radio Rasakul. तपाईँहरू टुन गर्दै हुनुहुन्छ भने कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ फ्रेस फ्रेस नेपाली कार्यक्रम वेल यो हो कार्यक्रम न्यू रिलिज र कार्यक्रम न्यू रिलिजमा अब हामी लाग्दैछौँ यु नो हाम्रो सेगमेन्ट वान अनली सेगमेन्ट रहेको छ कार्यक्रम न्यू रिलिजमा त्यो सेगमेन्ट रहेको छ न्यू अराइभल र यस सेगमेन्ट न्यू अराइभलमा आज हामीले यहाँ कसरी निप्टाएका छौँ वेल एकदमै चर्चित संगीतकार हुनुहुन्छ वरिष्ठ संगीतकार भन्दा पनि फरक पर्दैन उहाँलाई किनभने उहाँले उहाँको यो यो सांगीतिक यात्रामा सत्र सयवटा भन्दा पनि बढी कम्पोजिसन उहाँले गरिसक्नु भएको छ भने उन्नाइसौँ एल्बम उहाँले रिलिज गरिसक्नु भएको सर छ र भने विश्व एल्बम उहाँले रिलिज गर्ने तर्फ गर्दै हुनुहुन्छ well he is none than radio कान्तिपुरको यस महिनाको hot property well I'm talk about musician Shantiram Rai सर्वप्रथम स्वागत छ कार्यक्रममा शान्तिजी धन्यवाद रेमनजी र हट प्रपर्टी हुनुहुन्छ महिनाभरि नै कस्तो अनुभव भइरहेको छ सबभन्दा पहिले त म मेरो साङ्गीतिक यात्राको लगभग चौबिस वर्ष हजुर पछि पहिलो पटक भनौँ न कान्तिपुर एफएममा हट प्रपर्टीको रूपमा रहेको छु र कान्तिपुर एफएमले म प्रति गरेको यो सदा सहायताको लागि म आभार पनि व्यक्त गर्दछु म ऋणी पनि छु तर एउटा कुरा के हो भन्दाखेरि हामी जस्तो स्रष्टाहरूलाई कान्तिपुर एफएमले यो रूपमा हट प्रपर्टी हट सर्ट राखेर जुन माइलेज दिने जुन सुरुवात चाहिँ कान्तिपुरले नै गरेको र यसको लागि कान्तिपुर एफएम हामी स्रष्टाहरूको तर्फबाट पनि धन्यवादको पात्र छ किनभनेदेखि स्रष्टा र रेडियो नङमासुको सम्बन्ध हुन्छ सधैँभरि एक अर्का बिना हुँदैन जस्तो स्रष्टालाई स्रष्टालाई पनि रेडियो चाहिन्छ रेडियोलाई पनि सिर्जना चाहिन्छ स्रष्टाको सिर्जना चाहिन्छ त्यस अवस्थामा चाहिँ स्रष्टा र सिर्जना बीचको यो अपरिहार्यता नङ र मासुको सम्बन्ध त्यस्तो अवस्थामा मलाई यो महिनाभरि माघ महिनाभरि कान्तिपुर एफएमले जुन यो एउटा माइलेज दिएको छ एउटा हट प्रपर्टी राखेर जुन मलाई सम्मान दिएको छ त्यसको लागि म कान्तिपुर परिवारप्रति नै म आभार पनि व्यक्त गर्दछु र बाहिर थुप्रै मेरा लिसनरहरूले मेरा फ्यानहरूले मेरा साथीहरूले मेरा शुभचिन्तकहरूले यसपालि म हट प्रपर्टी भएकोमा मेरो बारेमा थुप्रै कुराहरू उहाँहरूले रेडियोको मार्फतबाट पनि जानकारी पाइरहनु भएको छ र कतिपय फेसबुक मेलबाट मलाई सोधिरहनु हुने श्रोताहरू विशेष गरेर मेरो फ्यानहरूले तपाईँ के गर्दै हुनुहुन्छ तपाईँको नयाँ क्रिएसन के आइरहेको छ कसरी अगाडि बढाइरहेको छ खोइ तपाईँको नयाँ एल्बम सुन्न नपाउने भन्ने जुन प्रश्नहरू आइरहेको थियो यो यस्तो बेला चाहिँ मैले तपाईँहरूसितै कान्तिपुर एफएम सुन्नुहोस् अथवा रेडियो कान्तिपुर डट कम लगन गर्नुहोस् भनेर मैले उहाँहरूलाई भनिरहेको छु र उहाँहरूले धेरै कुराहरू मेरो बारेमा थाहा पाइरहनु भएको छ एक्ज्याक्टली वेल देश विदेशबाट पनि सुन्न सक्नुहुनेछ हाम्रो तपाईँ तपाईँहरूको भनौँ न श्रोताहरूले फ्यानहरूले यो कार्यक्रममा कस्तो भइरहेको छ तपाईँको गीतको नयाँ गीत के भइरहेको छ भनेर होइन यस अब हाम्रो त यो भनौँ न रेडियोको it's duty to promote to support the music in over here मलाई चाहिँ त्यो लाग्छ त्यो लाग्दछ you is pleasure is all ours well हाम्रो हाम्रो हट प्रपर्टीको रूपमा हुनुहुन्छ यो चाहिँ हाम्रो लागि it's an honour for us as well actually and सन्जरामजी तपाईँको हुन्छ नि चौबिस वर्षे यो साङ्गीतिक यात्रा कुरा गर्नुभयो अघि सुरुवातमा यसको बारेमा पनि हल्का अनुभवहरू सुनाइदिनु त हाम्रो श्रोताहरूलाई यो इतिहास लामो पनि सक्यो चौबिस वर्ष भनेको नट जोक तर हामीले सुरुका दिनहरूमा यस्तो मिडियाहरू थिएन हामीले सुरु गर्दाखेरि म्युजिकमा जुन ढङ्गले इन्ट्री भयो रेडियो नेपाल थियो रेडियो नेपालबाट हाम्रो सुरुवा भनौँ न यात्राको सुरुवातै त्यहाँबाट भयो त्यहाँबाट लगभग त्यसपछि हामी त्यो बेला थोरै कम्पोज गर्थ्यौँ थोरै गीतहरू गाउँथ्यौँ तर एउटै मात्रै मिडिया भएको हुनाले गर्दाखेरि हाम्रो गीतहरू चाँडै जनता कहाँ पुग्थ्यो एउटै थ्रुबाट होइन अहिले चाहिँ थुप्रै रेडियोहरू छन् होइन त्यसो भएको हुँदाखेरि हाम्रा गीत सङ्गीतहरू अब कतिपय अवस्थामा सबै रेडियोहरूमा हामी पुर्याउन सक्दैनौँ गर्दैनौँ होइन त्यस्तो बेलामा चाहिँ लिसनरहरू चाहिँ अब अहिले त लोकल लिसनरहरू होइन लोकल एफएमहरू पनि बाँडिएको छ बाँडिएको छ त्यसले गर्दाखेरि कतिपय अवस्थामा चाहिँ श्रोताहरूले हाम्रो गीतहरू मैले यत्रो चाहिँ पन्ध्र सय सत्र सय गीत म्युजिक गरिसकेँ तपाईँको गीतै सुन्न पाएकै छैन भन्ने अवस्था पनि छ त्यो चाहिँ स्वाभाविक हो किनभने त्यो लोकल स्टेसनबाट सुन् सुन्नेहरूको कारणले पनि त्यस्तो भएको छ त्यो माने डिभाइड भएको छ लिसनरहरू तर अब तपाईँहरूको जस्तो यो अब रेडियो कान्तिपुर रेडियो राष्ट्रको एक किसिमले भन्यो संसारैभरि अनलाइनबाट पनि सुन्न पाइन्छ हेर्न पाइन्छ होइन त्यसो भएको हुँदाखेरि रेडियो कान्तिपुरमा हाम्रा गीतहरू बजिसकेपछि धेरैजसो लिसनरहरूबाट चाहिँ हामीले के प्रतिक्रिया आउँछ भन्दाखेरि हाम्रो एक्टिभिटिजहरूको बारेमा उहाँले तुरुन्तै थाहा पाउनुहुन्छ होइन त्यो चाहिँ अब अल ओभर नै भनौँ न देश विदेश संसारभरि नै थाहा पाउनुहुन्छ तर हाम्रो इतिहास नेपाली सङ्गीतमा जुन बेला म लागेँ त्यो बेलाको इतिहास र अब अहिले यो चौबिस पच्चिस वर्षपछिको इतिहासमा धेरै फरक छ होइन अब अहिले धेरै व्यावसायिक भएको छ mm-hmm. धेरै सिङ्गरहरू अहिले बाँच्न सक्ने अवस्था छ तर त्यो बेला चौबिस वर्ष अगाडि एकदमै कठिन थियो स्रष्टाहरू बाँच्नका लागि mm-hmm. स्टप गाह्रो थियो किन व्यवसायिक थिएन पैसा कमाउने आधारहरू थिएन mm-hmm. त्यो त्यस्तो सङ्क्रमण कालमा अरुण थापाहरू जस्ता हाम्रो एकदमै सम्मानित त्यस्ता स्रष्टाहरू हामीले गुमाउनु पर्यो किनभनेदेखि उहाँहरू गीत गाउनुहुन्थ्यो गीत पनि हिट थियो रेडियोबाट तर असोस पैसा आउँदैन थियो त्यो व्यवसायिक थिएन त्यो कारणले गर्दाखेरि खान नपाएर त्यो बेला धेरै स्रष्टाहरूले चाहिँ बितेका छन् त्यो काली लाग्दो अवस्थालाई पार गरेर आजको दिनसम्म आइपुग्दाखेरि त अब हामी प्रत्यक्ष होइन साक्षी जस्तै भनौँ न प्रत्यक्षदर्शी जस्तै कि हिजो त्यो एउटा फेज पनि थियो होइन खान नपाए नपाउने भने अहिले पैसा यति कमाउने अवस्था छ होइन अहिले एउटा सिङ्गरले नेपालमा चाहिँ एउटा चलेको सिङ्गरले पैसा कहाँ राखौँ भन्ने अवस्था छ भनेपछि तपाईँको कुरा सुन्दाखेरि मतलब अहिलेको यो हाम्रो जुन चाहिँ क्षेत्र छ साङ्गीतिक क्षेत्र एकदम सेटिस्फाइङ छ एकदम अहिले त हेर्नुहोस् क्रिएसन चाहिँ राम्रो गर्नुपर्छ सिर्जना राम्रो कम्पिटिसनमा आउनु पर्यो पहिले कम्पिटिसन थिएन होइन रेडियो नेपाल एउटा थियो र थोरै स्रष्टाहरू थिए अहिले स्रष्टाहरू धेरै हुनुहुन्छ र धेरै स्रष्टाहरू त मिडियासम्म आइपुग्न पनि गाह्रो छ होइन त्यसले गर्दाखेरि अहिले राम्रो जसले क्रिएसन गर्छ ऊ बाँच्न सक्छ अथवा उसले पैसा कमाउन सक्छ अथवा अब अहिले हाम्रो म्युजिक लाइन चाहिँ व्यावसायिक भएको छ मैले निकै नै राम्रो कुरा गर्नुभयो तपाईँले र अब चाहिँ लागौँ तपाईँको यो चौबिस वर्षको यो जुन चाहिँ डिफ्रेन्स तपाईँले भन्नुभएको कुरा त्यसपछि चाहिँ तपाईँको अब अब आउने आबमतर्फ किनभने हामी बेसिकली कुरा गर्न आएका छौँ यसकै बारेमा हजुर तपाईँको अब भनौँ यो विश्व एल्बम हुनेछ हो ट्वेन्टी एथ एल्बम हजुर अब बिसवटा एल्बम गाइसक्नु भएको छ कहिले तपाईँले सत्र सयवटा जति गीतहरू कम्पोज गरिसक्नु भएको छ हल्का अनुभव पनि सुनाइदिनु न त्यसको पनि अब अब धेरै म्युजिकहरू मैले जस्तो पहिले टेलिभिजनमा बज्ने समाचारको धुनहरू मैले बनाएको जस्तो थुप्रै एफएम रेडियोहरूमा सिग्नेचर ट्युनहरू मैले बनाइदिएको छु थुप्रै म्युजिकहरू त्यो मात्रै नभएर रेडियो त्यो अनलाइन रेडियोहरूको म्युजिकहरू मैले बनाइदिएको छु लगायत फिल्ममा कम्पोज गरेका छु चलचित्र मने तहमा दुई हजार सन्ताउन्न सालमा त्यसपछि चलचित्रमा अलिक कम गरेँ मैले आधुनिक गीतहरूमा धेरै यो बिसौँ एल्बमसम्म आइपुग्दाखेरि यो चाहिँ पछिल्लो समयमा हाम्रो कमल खनाल जीले लेख्नु भएको गीत हो यसमा चाहिँ सबै उहाँको शब्द रहेको छ र सिङ्गरहरू चाहिँ यसमा अब अन्जु पन्त त्यस्तै शिव परियार हुनुहुन्छ दिपक लिम्बू मिलन अमात्य मनिला सोताङ विश्व नेपाली लगायतका सिङ्गरहरू हुनुहुन्छ चर्चित गायक गायिकाहरूको स्वर चाहिँ हाम्रो श्रोताहरूले सुन्न पाउनुहुनेछ एकदमै र यो अहिले जुन हट प्रपर्टीको रूपमा हामीले एउटा गीत जो हामीले जाने प्रोमोमा राखेका छौँ अन्जु पन्तले गाउनु भएको म हारे म हारे यो गजल शैलीमा छ अलिकति फोक यसलाई पनि अब अलिकति मिक्स गरेका छु मैले कम्पोजिसनको यसको टाइपमा चाहिँ तर यो चाहिँ अब मलाई लाग्छ धेरै राम्रो हुन्छ भन्ने मेरो ठम्याइ हो किनभनेदेखि अहिले जुन प्याटर्नमा चलिरहेको छ नेपाली म्युजिक सेन्टिमेन्टल पनि अनि अलिकति मेलोडियस पनि त्यो त्यो किसिमको सुगम सङ्गीत चाहिँ विशेष गरेर र अर्को अब सुन्न बाँकी छ अब यो माघ अन्तिममा म एल्बम रिलिज गर्दैछु सार्वजनिक विमोचनै गर्दैछु त्यसपछि मलाई लाग्नेछ कि शिव परिवारले गाएको गीत पनि जनता श्रोता समक्ष चाँडोभन्दा चाँडो हिट हुन्छ भन्ने मलाई लाग्छ मैले यो एल्बममा दुई दुईवटा गीत चाहिँ सुपर हिट हुन्छ भन्ने नै मेरो चाहिँ ठम्याइ छ मैले त्यो एक्सपेक्ट गरेको छु र म कम्पोजिसन गर्दाखेरि रेकर्डिङ गर्दाखेरि सबै कुराहरूमा मैले केही कम्प्रोमाइज गरेको छैन किनभने धेरै मेहनत गरेको छु र मेरो बिसौँ कृति पनि भएको हुनाले गर्दाखेरि यो एकदमै चाहिँ मेमोरेबल हुनुपर्छ यो हिट हुनुपर्छ भन्ने किसिमले पनि र व्यावसायिक पनि हुनुपर्छ भन्ने पनि मैले सोचेको छु र तपाईँको नाम राख्नुभएको सुकृत होइन अब यो आलबमको नाम सुकृत तपाईँले यही राख्नुको कारण के रहेछ यो चाहिँ लिरिक्सिस्ट कमलजीको ले राख्नु भएको नाम हजुर होइन किनभने उहाँ वान म्यान सोलो राइटर भएको हुनाले नाम जुराउने पण्डितको काम पनि उहाँले नै गर्नु भएको <laughs> मैले चाहिँ खालि ठिक छ के नाम राख्ने हो भन्दाखेरि उहाँले सुकृत राख्नुपर्छ सु भनेको राम्रो कार्य हो होइन कृत भनेको काम सुकृत राम्रो काम एउटा मिनिङफुल छ तर अब अलिकति एब्सट्राक्ट <laughs> छ यो त्यो तुरुन्तै बुझिँदैन सरल उसमा छैन ल्याङ्ग्वेज छैन होइन त कतिले चाहिँ प्रश्न गर्नुहुन्छ के हो सुकृत संस्कृत भनेको होइन मिनिङ <laughs> सोध्नुहुन्छ अलिक गाह्रो पनि छ तर अब नेपाली ल्याङ्ग्वेज अलिकति कोही कोही शब्दहरू अलिकति भास्ट पनि छ क्या तर बुझ्नु पनि पर्छ र यसरी हामी शब्दलाई भास्ट शब्दलाई इजी नर्मलाइज पनि हामी गर्छौँ oh, यसरी पनि यो सुकृत भनेको चाहिँ एउटा राम्रो असल कार्य हो भने त्यो किसिमको नाम चाहिँ हामीले जुरा हो अरू केही पनि खासै त्यस्तो छैन र अहिले चाहिँ हाम्रो श्रोताहरूलाई चाहिँ अब यसै चाहिँ एउटा गीत सुनाउनु पर्ला हामी जुन चाहिँ प्रमोसनल सङ्ग रहेको छ रेडियो कान्तिपुरमा मात्र चाहिँ हाम्रो श्रोताहरूले सुनाउनु भएको छ यो गीत महिनाभरि नै एन्ड स्वर स्वर चाहिँ रहेको छ गीतमा एकदमै चर्चित गायिका अन्जु पन्तको भने शब्द रहेको छ अफकोर्स कमल खनालको एन्ड सङ्गीत Shantiram Rai our hot property for this whole month of Magh अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पपर प्राइजमा फोर्थ फिगर जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु सियर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् the Kathmandu post keeps you posted idiot कुनै काम छैन काम त तिमीले गर्नुपर्छ के काम तिम्रो यो लट्टा परेको कपालबाट छुटकारा पाउने काम कसरी मैले कति ट्राई गरिसके तर केही फाइदा भएन भेरी सिम्पल सनसिल्क कन्डिसनर्स लगाऊ सेम्पू गरिसकेपछि कपालमा लगाउनुहोस् सनसिल्क कन्डिसनर्स कपालको बिचदेखि टुप्पोसम्म मात्र फाइभ वासेसमा वान हन्ड्रेड पर्सेन्ट मुलायम कपाल लट्टा देख्यो सनसिल्क कन्डिसनर्सको कमाल बाल बालिकाहरूसँगको कुराकानी नमस्ते मेरो नाम हो स्वस्तिका भण्डारी नमस्ते मेरो नाम परिधि भण्डारी हो म यो केजीमा पढ्छु अनि उनीहरूको प्रतिभा पनि सहभागी बना है कार्यक्रम पेप्सर गेम्स पीपल प्लेमा हरेक शनिबार बिहानको दस बजेको कान्ति पचारी पछि एघार बजेसम्म म सहिता दितिको साथमा के गरेको यो काग धपाउनलाई म आफै मुख्याचा बनेको नि अर्जुन हजुर अब एक मिनट सर्फ एक्सेल छँदैछ नि प्रस्तुत छ सर्फ एक्सेल स्टेन एक्सपर्ट फर्मुलाको साथ जसले इन्क सु पलिस जस्तो दाग निकाल्छ मात्र एक मिनटमा सर्फ एक्सेल दाग निकाल्छ एक मिनटमा 96.1 Cantipur FM fresh songs. This is new release. here on simply the best station of our nation, Kantipur FM 96.1. हजुर न्यू रिलिज तपाईँ सुन्दै हुनुहुन्छ हे अन रेडियो कान्तिपुर रेडियो राष्ट्रको साथ रहेको छु यो रेगुलर होस्ट रेमन र हामी रहेका छौँ हाम्रो सेगमेन्ट न्यू अराइभलमा र हामीसँग यहाँ हुनुहुन्छ आजको हाम्रो गेस्ट हजुर न नदेन रेडियो कान्तिपुरको यस महिनाको माघ महिनाको हट प्रपर्टी संगीतकार शान्ति राम राई उहाँसँग हामी कुराकानी गरिरहेका छौँ उहाँको अपकमिङ एल्बम जुनमा चाहिँ उहाँको एकल संगीत रहेको छ एल्बमको नाम रहेको छ सुकृत र ब्रेक अगाडि तपाईँले गीत सुनिहाल्नुभयो गायिका अन्जु पन्तको स्वर रहेको गीत म हारे वेल अलिकति ट्राजिक सङ्ग रहेको छ त्यो तपाईँको अरू यस एल्बममा अरू गीतहरू चाहिँ कस्तो प्रकारको रहेको छ लगभग यो एल्बममा सेमी ट्राजिक टाइपको छ जस्तो धेरै रोमान्टिक नम्बर्सहरू एउटा चाहिँ छ एउटा मात्रै गीत छ रोमान्टिक नम्बर जसलाई दिपक लिम्बूले गाउनु भएको छ नभए धेरै सबै गीतहरू अलिकति ट्राजिक बेसमै छ तपाईँले पछि यसमा यो अब भनौँ न अब शब्द रहेको छ एकल शब्द रहेको छ कमल कमलजीको कमल र अब तपाईँहरूले चाहिँ मतलब काम गर्दाखेरि भनौँ न अब सङ्गीत र शब्दहरू मिक्सअप गर्दाखेरि कसरी चाहिँ सेलेक्सन गर्नुभयो मतलब यस्तो खालको चाहिँ हामी बढी राखौँ भनेर चाहिँ अब किनभने ट्राजिकको अभियसली ट्राजिक गीत बढी चलेको मैले नै मतलब हामी सबैले थाहा छ कि अलिक बढी चलिरहेको छ होइन तपाईँको चाहिँ कस्तो रहेको त्यही त हामीले छलफल गऱ्यौँ अब अहिले नेपाली सङ्गीतमा जुन किसिमको म्युजिक चलिरहेका छ होइन यो अलिक बढी ट्रेजिक बेसमै गीत गीतहरू चलिरहेको हामीले पाएका छौँ ट्रेजिक गीत चल्नुको पछाडिको अर्को मनोवैज्ञानिक कारण छ क्या त्यो चाहिँ मलाई के लाग्छ भन्दाखेरि जस्तो नेपालमा नेपालीहरू विशेष गरेर हामी जो श्रोताहरू छौँ लिसनरहरू छौँ होइन हामी स्वयं पनि भनौँ न हामी एक किसिमले भन्ने भन्दाखेरि इकोनोमिकल्ली पनि होइन सोसियल्ली पनि हरेक हिसाबले हाम्रो देश पोहोर नै छ क्या होइन हामी उस नै छौँ त्यो एउटा मनोविज्ञान पनि हो क्या अलिकति इमोसनल पनि छ इमोसनल हो त्यसले गर्दाखेरि अब अलिकति बढी हामी भावुक पनि छौँ होइन तपाईँले भने जस्तो ज्यादा रोमान्टिक चाहिँ नेपालीहरू अलिक कम नै छौँ जस्तो लाग्छ क्या होइन सहर बजारमा केही मान्छेहरू हामी डिस्को जाउँला इन्जोय गरौँला होइन अलिक डाङडुङ गरौँला तर धेरै जसो नेपालीहरूमा त्यो छैन त्यो ट्रेजिक गीतहरू चल्नुपर्ने कारण चाहिँ त्यो पनि हो जस्तो लाग्छ क्या त्यसले गर्दाखेरि हाम्रो सेलेक्सन के रह्यो भन्दा एल्बम बनाउँदाखेरि तिनै परिवेशहरूलाई ध्यान दिएर ठिकै छ अब अलिकति बढी ट्रेजिक गीत नै चलेको हामीले पाएका छौँ होइन व्यवसायिक पनि भएको छ स्टेजमा पनि धेरै अब ट्रेजिक गीतहरू चलेको छ क्या स्टेजमा पनि चल्छ क्या यो गीतहरू सिङ्गरहरूले पर्फर्म गर्दाखेरि पनि मान्छेले मजाले इन्जोय गरिरहेको हुन्छ क्या त्यसो भएको हुँदाखेरि हामीले गीत सेलेक्सन गर्दाखेरि उहाँको पुरै डायरी खोलेर हेरौँ डायरी हेर्दाखेरि चाहिँ यो नम्बर यो अलिकति ट्राजिक नम्बरलाई नै बढी प्रायोरिटी दिउँ भनेर गयौँ तर अब एउटा गीत चाहिँ अलिकति रोमान्टिक पनि होस् होइन दिपक लिम्बूले गाउनु भएको छ अलिकति फरक प्याटर्नमा छ यो चाहिँ अलिकति रोमान्टिक छ अब तपाईँले माघको एन्डतिर यो एल्बम रिलिज गर्दै हुनुहुन्छ हजुर एकदम अनि अब भनौँ न श्रोताबाट अहिले उहाँ अघि भनिहाल्नु राम्रो रेस्पोन्स आइरहेको छ र यो सफलताको कामना गर्दछौँ र अब यसको प्रमोसनको बारेमा चाहिँ उहाँले कसरी प्लान गर्दै हुनुहुन्छ यसलाई चाहिँ अब श्रोताहरूमा हुन्छ नि अब उहाँहरूमा चाहिँ कसरी पुऱ्याउने तपाईँको के छ अब अहिले यसको भिडियो बनेको छ म्युजिक भिडियो पनि बनेको छ सम्भवतः टेलिभिजनबाट पनि हामी एकैचोटि जानेछौँ रिलिज हुने बित्तिकै सबै रेडियोहरूमा अल नेपाल चाहिँ हामी चाहिँ पुर्याउने हाम्रो संयन्त्र बनेको छ यसमा बिन्दवासिनी कम्पनीले यसको इनिसिएसन लिएको छ जिम्मा उसले लिएको छ र त्यसमा हाम्रो पर्सनल सपोर्ट पनि रहनेछ रहनेछ र हाम्रो व्यक्तिगत चिन्जानको आधारमा पनि रेडियोहरूलाई हाम्रो रिक्वेस्ट रहनेछ रेडियो टेलिभिजनहरूमा र भिडियो पनि बज्नेछ प्रोमोहरू बज्नेछ त्यही हो अहिलेको मिडिया स्ट्राटेजी चाहिँ अलिकति अब चाहिन्छ नै नत्र अब धेरै थुप्रो दिनमा एक दिनमा डेढ सयवटा गीतहरू बनिराखेको छ हाम्रो आँकडा अनुसार अहिले डाटा अनुसार चाहिँ हरेक दिन डेढ सयवटा गीतहरू बनिराखेको छ भनेपछि वर्षमा कति गीतहरू बनिराखेको छ तर ती सबै गीतहरू चाहिँ नि मिडियासम्म आइपुग्न गाह्रो आए भाइ पनि कुनै एउटा मात्रै मिडियामा आउँछ जान्छ हराउँछ तर अब यो मेरो चौबिस वर्षको अनुभवले चाहिँ के भन्छ भन्दाखेरि सकेसम्म सबै रेडियोमा पुर्याउने संयन्त्र बनाऊ होइन त्यहाँसम्म मानौँ कि सबै श्रोताहरू चाहिँ नि सुन्नका लागि उहाँहरूको अधिकार छ होइन यो गीत सुन्नका लागि तर उहाँहरूलाई चाहिँ कमेन्ट गर्ने अधिकार पनि छ त्यसो भएको हुँदाखेरि ए सुन्नै पाउनु भएन भनेदेखि त कमेन्ट गर्ने कुरै आएन होइन कस्तो छ के छ भन्ने कुरै आएन त्यसले गर्दाखेरि अब अरू अनलाइन उहरूबाट पनि हामी जस्तो फेसबुक फेसबुक अरू सञ्जालहरू थुप्रै छन् अहिले त धेरै छ आफैले गर्न सक्ने मार्केटिङ पनि त्यो छ anyway well thank you so much यहाँसम्म आइदिनु भयो हाम्रो तपाईँको यो अपकमिङ एल्बम सुकृतको बारेमा हाम्रो श्रोताहरूलाई केही जानकारी दिनुभएको छ धेरै धन्यवाद it's pleasure having you here र एल्बमको सफलताको हामी फेरि पनि कामना गर्दछौँ होल रेडियो कान्तिपुरको कान्तिपुर परिवार थ्याङ्क यू रेमनजी तपाईँको यो लोकप्रिय कार्यक्रममा मेरो एल्बमको बारेमा बताउने अवसर दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु र फेरि पनि एकचोटि म रेडियो स्टेसनलाई धन्यवाद दिन चाहन्छु कि यो महिना मलाई हट प्रपर्टी राखिदिनु भयो र मेरो आफ्नो कुराहरू विचार पनि राख्ने मौका दिइरहनु भएको छ र मेरो गीत पनि प्रमोसन गरिदिनु गरिदिइरहनु भएको हुनाले गर्दाखेरि मैले फेरि एकचोटि सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु like I already told you र जानुभन्दा अगाडि श्रोताहरूलाई के भन्न चाहनुहुन्छ भने युमा श्रोताहरूलाई म यो महिनाभरि हट प्रपर्टी छु मेरो गीतहरू मेरो नयाँ गीत विशेष गरेर मलाई फोनबाट मेलबाट विभिन्न माध्यमहरूबाट सोधिरहनुहुन्छ तपाईँको के अपकमिङ के छ होइन कम्पिटिसन के छ तपाईँको भने सोधिरहनुहुने श्रोताहरूलाई चाहिँ म यो महिनाभरि रेडियो कान्तिपुर सुनिदिनुहोस् होइन मेरो बारेमा जान्नका लागि र रेडियो कान्तिपुर डट कम पनि लगन गरिदिनुहोस् मेरो बारेमा अरू बढी जान्नका लागि र यो सदा आजै तपाईँहरूले जुन ढङ्गले मलाई प्रेरणा दिइरहनु भएको छ माया हौसला दिइरहनु भएको छ म एउटा क्रिएटर एउटा स्रष्टाको हिसाबमा जुन ढङ्गले सङ्गीत गर्ने मलाई एउटा इनर्जी दिइरहनु भएको छ त्यो इनर्जी चाहिँ आगामी दिनमा पनि तपाईँहरूले दिइराख्नुहोस् र तपाईँहरूलाई राम्रा राम्रा सङ्गीत दिएको सृजना म दिँदै जानेछु यति भन्न चाहन्छु thank you so much once again for being here उहाँ हुनुहुन्थ्यो रेडियो कान्तिपुरको यस महिनाको हट प्रपर्टी शान्तिराम राई र उहाँको अपकमिङ एल्बम सुकृत जुन चाहिँ रहेको छ उहाँको बिस एल्बम ट्वेन्टी एल्बम रहेको छ यस एल्बमबाट चाहिँ तपाईँहरूले गायिका अन्जु पन्दको स्वरमा रहेको गीत महारे एक्सक्लुसिभ बिचमा सुन्न सक्नुहुन्छ मात्र रेडियो कान्तिपुरमा र महिनाभरि नै उहाँको बारेमा तपाईँहरूले जानकारी पाउनुहुनेछ further you all have to is keep to radio Kantipur and of course you can log on to website radio Kantipur dot com अनलाइन चाहिँ सँगै रहेको छ एउटा छोटो कमर्सियल ब्रेकको and will be back with more new releases Number one on your dial, the station with a smile. 96.1 Kantipur FM. Deep dream, big, big, big. Win, win, big, big, big. Super bumper prize ma, Ford Figo. Dream pura garnu आफ्नो family को. Monthly price my Honda bike, rocking like yo. Weekly price my shopping voucher, 1 lakh Dream big, win big. Dream big, win big. Dream big Season 3 अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पपर प्राइजमा फोर्थ फिगर जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The post Post keeps you posted. Good morning. Good afternoon. Good night, Nepal. अचम्म नमान्नुहोस् अब तपाईँको आफ्टरनुन र नाइट पनि हुन्छ मर्निङ जस्तै फ्रेस किनकि अब नयाँ क्लोज अप डिप एक्सनमा छ सिङ्क माइक्रो साइन सिस्टम जसले दिन्छ डिप क्लिन अनि पहिलो तह हटाएर दिन्छ बाह्र घन्टासम्म ताजा सास नयाँ क्लोज अप बाह्र घन्टा फ्रेस ब्रेड अब ओरिजिनल रेडबुल क्यानको फुल अफ रिङमा पाउन सक्नुहुनेछ रु एक लाख बिस हजार दस हजार र पाँच हजार कति धेरै cash prize So cool. Really cool. Red Bull Push yourself like a bull. Red Bull, the one and only energy drink. उफ टुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसके भने बेल प्रयोग गर न बिल किन नि किनभने अब चार सय ग्रामको शक्ति बिल खरिद गर्दा छवटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा छर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गिन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो www.radiokantipur.com Online radio, updated news, entertainment news, global connection. Request a song photo gallery, and a lot more. All you need is just a click away. www.radiokantipur.com, our official website. Do follow us on Facebook, Radio Kantipur, Radio Rashtrako. Turn on your radio. Turn on your radio. Ninety-six point one FM. fresh songs. This is new release. Here on simply the best station of our nation, Kantipur FM 96.1. देखेर किन हेर्दिनौ हेरेर किन बोल्दिनौ सुनेर किन सुन्दिनौ सुनेर किन बुझ्दिनौ यो मेरो माया तिम्रै कृति हो यो मेरो छाया तिम्रै आकृति हो थाम्दिनौ यो मेरो मनको धडकन आएर किन थाम्दिनौ बुझ्दिनौ यो मेरो प्रयास तिम्रै मुस्कान हो यो मेरो आशा तिम्रै किरण हो यो मेरो जीवन रेखा आएर किन कोर्दिनौ यो मेरो जीवन रेखा आएर किन कोर्दिनौ Alright, well, that was Sushil Shrestha singing the song Dekhera Kina. Shabda shabda रहेको छ गीतमा रञ्जीव श्रेष्ठको and music is arranged by Manoj Kumar Keshi and music is by the vocalist uh, yes, the singer himself Sushil Shrestha Dekhera Kina गीतको बोल रहेको छ र रेडियो राष्ट्रको रेडियो कान्तिपुरमा सुन्दै हुनुहुन्छ कार्यक्रम new release moving ahead with our next song next new release मा गर्न गइरहेको छु Away on the Steam Engines well yes they are back again with their new album entitled Three Soul हजुर यस एल्बमबाट के सुनाउन गइरहेको छु well, eh, pretty interesting. Well, they have divided uh, you your albums in Tinta part, ma, Power, Love, and Intellect. Well, I like to have like Power segment, but I Song says Ramona Devna is a really wonderful track. So here it comes. I'll be the stream. Indians have wrote next new release. <laughs> Shake up construction, but Alright, that was a power packed song by Avi and the Steam Engines from the latest release, Three Soul, Hazur Ramana Deuna Hamila, Kitkobol Hekusen. And moving ahead here on new release, I'm about to release another song, Yogita Hekusen from the album called Karma, Hazur Crystal Music, Private Limited Prosper Hekusen, Avon Hekusen, Guy Nathan Tapako. And yes, I'm Margis Rona Gaidekusen, Kitkobol Hekusen, Sweet Karsu. That's all coming our way here on new release, so enjoy. मित्र that Thapa the the song स्वीकार छु फ्रम हिज एल्बम कर्म र अबलाई चाहिँ कार्यक्रम न्युज रिलिजबाट मैले तपाईँसँग विदा माग्नुपर्ने समय आइसकेको छ well still have like lot the songs to release but के गर्ने टाइमको लिमिटेसन रहेको छ so I have to leave the studio right now and everyone catch guys around one o'clock किनभने I'm gonna be back here on studio with the so के छ Nepal right so I'm definite see you at the time अलाइन चाहिँ सी लेटर true.